म अफिसमा बसेर फेसबुक चलाउँदै थिएँ अचानक मेरो कतारमा भएको एकजना मित्र कृष्ण कार्कीले मेसेज पठाए हेलो के छ खबर कता हो अहिले मैले अफिसमा नै छु भन्ने छोटो उत्तर दिएँ भोलि बेलुका मेरो नेपालको फ्लाइट छ पर्सि बिहान दस बजीतिर नेपाल आइपुग्छु भेटौँ है त उनले मेसेज पठाए ए हो र ल राम्रै भयो नि त नभेटेको पनि तिन वर्ष भइसक्यो ल ल भेटौँ न त अनि धेरै गफा फरौँला मैले भने भइहाल्छ नि यार साँच्ची यतातिर त केटीको अनुहार पनि देखिँदैन यार अब नेपालमै आएर रमाइलो गर्ने विचार छ के छ गर्न पाइन्छ उनले सोधे मैले उनको मनसाय बुझिहालेँ पेल्न नपाएर खप्पिस भएको रहेछ अनि मैले ठाडो रूपमा उत्तर दिएँ तिमी आऊ मात्रै न पहिले म तिमीलाई राम्रो राम्रो केटी र राम्रो राम्रो यो नि भएकोतिर लान्छु नि अनि मजाले पेल्नुहुन्छ जे होस् मित्रले मेरो कुरा बुझेछ ल ल हुन्छ मलाई त अहिले नै अडा भइसक्यो यार कहिले नेपाल पुग्नु जस्तो भइसक्यो उनले जब फर्काए हतार नगर नि यार साह्रै गाह्रो भयो भने एक दुईचोटि छोलेर चित्त बुझौँ न अनि यहाँ आएपछि रातभरि पेल्नु नि मैले भने ल ल त्यसो भए अहिलेलाई भाइ घरको लागि सामान किन्नु छ अब नेपालमै आएर कुरा गरौँला भन्दै ऊ मसँग बिदा भए ल ल भाइ भन्दै मैले पनि बिदा मागेँ त्यसपछि दिनभरि अफिसमा व्यस्त भएँ र बेलुका घरतिर लागेँ रातभर निन्द्रा लागेन प्रियाको योनी चाटी चाटी पेलेको रक्सी भट्टीको केटीलाई पेलेको झलझली आँखा अगाडि आइरह्यो यताउता कोल्टे फेर्दा फेर्दै भुसक्क निधाएछु एक्कासी बिहान सात बजे आँखा खोल्यो र नित्य काम सकी फेरि अफिसतिर लागेँ आज कृष्ण आउने दिन म साढे नौतिरै एयरपोर्ट पुगेँ करिब दुई घन्टापछि कृष्णलाई भेटेँ हामी असाध्यै खुसी थियौँ तिन सालपछि भेट्दै थियौँ हामी एउटा ट्याक्सी लिएर सरासर मैले उसलाई गङ्गुबुतिर लगेँ त्यहाँ मेरो साथी दिपेन्द्रको गेस्ट हाउस थियो गेस्ट हाउसमा पुगेर साथी दिपेन्द्रसँग छोटो कुराकानी पश्चात हामी रुमतिर लाग्यौँ रुम नम्बर तिन सय दुईमा ल तिमी नुहाइ गर म चिया भनेर आउँछु मैले कृष्णलाई भनेँ ल ल हुन्छ साँच्ची नेपाल चुरोट खान नपाए पनि धेरै भयो यसो एकपल्ट सूर्य चुरोट पनि मगाउनु है कृष्णले भने ल ल सबै मगाउँला तिमी फ्रेस हौ पहिले भन्दै म काउन्टरतिर झरेँ चिया र चुरोट अर्डर गरेर म टेबलमाथि दिपेन्द्रसँग बसेँ केही बेर कुराकानी हुँदै गर्दा कृष्ण पनि तल झऱ्यो रामे दाईहरूको चिया छिटो ले त दिपेन्द्रले काम गर्ने भाइलाई भन्यो भाइले चिया र चुरोट ल्याइदियो र हामी चुरोट सल्काएर चियाको चुस्की लिन थाल्यो केही बेरको कुराकानी पश्चात ल त कृष्ण म अहिले अफिसतिर लाग्छु तिमी आराम गर लामो यात्राबाट आएको छौ थाकेको होला म पाँच बजीतिर आइपुग्छु अनि घुम्न होला हुन्छ मैले सोधेँ ल ल हुन्छ काम पनि त गर्नु पऱ्यो नि बरु मैले भनेको कुरा चाहिँ याद छ कि छैन नि उसले सोध्यो छ यार छ कहाँ बिर्सिनु र ल ल म भरे आउँला है त बाइक भन्दै म मोटरसाइकल स्टार्ट गरेर अफिसतिर लागेँ दिनभरि काममा व्यस्त भएकोले साढे चार भएको चालै पाइनँ यसो घडी हेरेको त झसङ्गै भएँ अनि हतार हतार सबै सामानहरू मिलाएर म गङ्गुबुतिर लागेँ ठ्याक्कै पाँच बजे म दिपेन्द्रको गेस्ट हाउसमा पुगेँ कृष्ण त चिटिक्क परेर तयार भइबसेको रहेछ आइपुग्यौ ल अब चाँडै जाउँ कृष्णले भन्यो मेरो मोटरसाइकल त्यहीँ राखेर रा। हामी दुवैजना घुम्न लाग्यौँ गङ्गुबुतिरै गण्डाती घुमेपछि हामी ठमेतिर लाग्यौँ त्यसो भए आज मोबिल फेर्ने होइन त मैले सोधेँ फेर्ने नि यार यो नि म चुपाल्न नपाएर टेन्सन भइसक्यो यार कति बेला पड्काउँ जस्तो भइसक्यो उसले उत्सुक भन्दै भन्यो अब एकछिनपछि ठमेलको डान्स रेस्टुरेन्ट छिर्ने अनि त्यहीको माल पड्काउने नि मैले सहज जवाब दिएँ ठमेलतिर घुम्दा घुम्दै झमक्का सास पर्न थालिसकेको थियो विदेशी सेता सेतो अनुहार काला काला अनुहारहरू यताउता घुम्दै थिए नेपालीहरू पनि प्रशस्त थिए ठाउँ ठाउँमा लिङ्ग नै सनक्क हुने खालका नेपाली केटीहरू पनि प्रशस्तै देखिए च्याप्पसम्म त गोप्टो पारेर पेले जस्तो ठमेल चोकदेखि अलिभित्रको एउटा डान्स बारमा हामी छिर्यौँ अँध्यारो कोठामा केवल रातो हरियो निलो बत्ती मात्र बलेको अनुहारै चिन्न नसक्ने लाइट हामी भित्र मात्र के छिरेको थियौँ दुई तिनजना केटीहरू ह्याङ भएकोमा आएँ अनि जाउँदै ऊ त्यो सोफामा गएर बसौँ त्यहाँबाट डान्स गरेको प्रष्ट देखिन्छ भन्दै हात समातेर तान्न थालेँ हामी दुवै ती केटीहरूसँगै सोफा भएतिर लाग्यौँ एउटा केटी मसँग बोली र अर्को कृष्णसँग अगाडि स्टेजमा चारजना केटीहरू छोटो छोटो र पारदर्शी लुगा लगाएर नाचिरहेका थिए लाग्थ्यो तिनीहरूलाई नाच्न आउँदैन थियो केवल जिउ हल्लाइ हल्लाइ चली मात्र रहेका थिए छोटो स्कर्ट लगाएकी एउटा केटी मेनु लिएर आई र सोधी हजुरहरूलाई के ल्याउँ मैले मेनु हेरेँ यस्तो गरेर कुकुर रम एक क्वार्टर दुई प्लेट चिकन चिल्ली अनि एक प्लेट सलाद लिएर आऊ चुरोट पनि पाँच छवटा ल्याउनु है भने त्यो केटी सरासर काउन्टरतिर गई मसँगै छेउमा बसी केटलाई तिम्रो नाम के हो अनि मैले सोधेँ रश्मि भन्ने छोटो उत्तर दिएँ अनि तपाईँको भन्ने प्रश्न सोधी मेरो नाम ललित मैले भने अनि तपाईँको घर कता पऱ्यो नि उसले तुरुन्तै अर्को प्रश्न राखेँ मेरो घर त झापा हो तर अहिले म यहीँ बानिसरमा बस्छु कलेज पढ्दैछु मैले भने मेरा यी सबै कुरा छुट्टा थिए किनकि यहाँका केटीहरूले पनि कहिले सत्य बोल्दैनन् भन्ने मेरो साथीले भनेका थिए ए ए अनि उहाँ दाईको घर चाहिँ कता पऱ्यो होला मेरो साथी कृष्णतिर देखाउँदै रश्मिले सोधी मेरो घर पनि जापानै हो म आज बिहान मात्र फर्केको विदेशबाट मेरो साथीले सहज र सही जवाब दियो हो र अनि हामीलाई के छ त कसैले विदेशको हतार हतार खुसी हुँदै रश्मिले सोधिहाली के को हतार नि हामी भर्खर त आयौँ केही बेर बसौँ कुराकानी गरौँ तिनजना बढाऊ कसैले त दिइहाल्छ नि मैले जवाब फर्काएँ ल ल हुन्छ तर दिनु चाहिँ पर्छ नि फेरि रश्मिले जिद्दी स्वभावमा भने यत्तिकैमा अहिलेको वेटर बहिनीले हामीलाई अर्डर गरेको सबै लिएर आए अरू केही चाहिन्छ कि टेबलमा खानेकुरा राख्दै उसले सोधि अहिलेलाई यति नै चाहिएमा तिमीलाई बोलाउँछु नि ल धन्यवाद मैले भने हुन्छ हुन्छ भन्दै ऊ अर्को टेबलतिर लागि रश्मिले हाम्रो दुइटै ग्लासमा रम हालिदिए करिब करिब तिन चार टेबलमा मात्र ग्राहकहरू थिए स्टेजमा नाच्दै नजाने केटाकेटीहरू चर्को स्वरमा बजेको गीतमा नाचिरहेका थिए ल ल सुरु गरौँ भन्दै मैले रम गिलासमा भएको रम पिउन सुरु गरेँ कृष्णसँग बसेकी केटी चुपचाप बसेको देखेर अनि बहिनी नाम चाहिँ के हो नि किन चुपचाप बसेको साथीसँग गफ गर्नु नि किन लजाएको हो मैले जिस्काउँदै भनिन् मेरो नाम कृपा हो दाई किन लजाउनु र दाई नै नबोली चुपचाप बसिरहनु भएको छ त्यसैले नि उनले जवाब फर्काई के हो यार तिमी छेउमा यति राम्रो बहिनी छे यसो रमाइलो गफाफ गर्नु पऱ्यो नि कि तिमीलाई लाज लाग्यो लाज लागेको भए यो गिलास सट्टै पार अनि सब लाज साज हराउँछ लु लु गिलास खाली गरौँ भन्दै गिलास उठाएर एकै साथमा सकिदिएँ अनि दुई तिन टुक्रा चिकन चिल्ली चपाउँदै रश्मितिर हेर्दै भने तिमीहरू चाहिँ के खाने नि हामीलाई बियर किनिदिनु न हार्ड ड्रिङ्क त गर्ने बानी छैन सहजताका साथ जवाब फर्काई ल ल चौ दुई बोतल बियर लिएर आऊ मैले भने साथी विदेशबाट आएको खर्च त गर्ला नि भन् ठानेर मैले बियर अर्डर पनि गरिदिएँ एकैछिनमा दुई बोतल बियर लिएर रश्मी आए र सँगै बसेर हामी चारैजना पिउन थाल्यौँ केही बेर पछि यसो कृष्णतिर हेरेको त केटीलाई अङ्गालहरूलाई किस गर्दै रहेछ ल ल अब चाहिँ रमाइलो हुने भयो है बल्ल जोस चढेछ मेरो साथलाई मैले भने कृष्ण केही नबोली केटीलाई किस गर्दै बसिरह्यो बिस्तारै बिस्तारै उसका हातहरू लुगा बाहिरैबाट कृपाको दुध मार्न थालेको देखेँ मलाई पनि कता कता सनक चढेर आयो रश्मिलाई भने साथीहरू त सुरु भइसकेछन् हामी पनि सुरु गर्ने हो कि रश्मि मिलाउँदै मेरो अझ नजिकै सरी र मसँग टाप्सेर बसी म पनि के कम अँगालोमा हालेर किस गर्न थालेँ लुगा बाहिरबाट दुध मार्न थालेँ ओहो कति मर्चाको पोका मिडियम साइजको ठिक्क हातमा अटाउने यु आर भेरी ब्युटिफुल मैले रश्मिको कानमा बिस्तारै भनेँ थ्याङ्क यू उसले जवाब फर्काई यतातिर कृष्ण र अर्कोतिर म किस गर्दै दुध मार्न थाल्यौँ अचानक गीत बन्द भयो हामी पनि छुट्यौँ र स्टेजतिर आँखा पुऱ्याए एउटी राम्रो केटी स्टेजमा थिए कति राम्रो देखेँ कि हेर्दा मङ्गेलियन जस्ती गोलो अनुहार सानो सानो आँखा आँखामा कालो गाजल रातो लिपस्टिक छोटो स्कर्ट कालो पातलो leggings tight T shirt T सर्टमा देखिने ठिक्कको पोका आहा कति राम्री मेरो लिङ्ग त अचानक ठन्केर आयो बिस्तारै गीत बज्न थाल्यो ऊ पनि हल्लिन थाली अरूभन्दा राम्रै नाच्ने रहेछ ऊ त्यो नाच्ने बहिनीको नाम चाहिँ के हो नि कति राम्री है मैले रश्मिलाई सोधेँ उसको नाम नम्रता हो राम्रो नाच्छे मान्छे पनि साँच्चीकै राम्री छे रश्मिले भने अब त मलाई रश्मिला भन्दा पनि नम्रतालाई नै हेर्न थाले पिउँदा पिउँदै तिन क्वार्टर रम सकिएछ के भयो तपाईँलाई किन एक हुनुभएको नम्रताले मनी लागि कसो रश्मिको यो प्रश्नले म त सँगै भएँ हो त नि कति राम्री मैले भनेँ यहाँ बोलाइदिउँ त त्यस्तो भए उनले सोधी मान्छे भने बोलाउँ न त मैले भनेँ त्यसो भए हजारको नोट हातमा राखेर बसिरहनु म त्यहाँ गएर उसलाई भन्छु उसले हेरेपछि पैसा देखाउनु है त अनि ऊ आउँथे मलाई सिकाउँदै ऊ स्टेजतिर लागि गीत पनि सकियो रश्मिले नम्रतालाई केही भने जस्तो गरी नम्रताले हामी भएकोतिर हेरी रश्मिले सिकाए जस्तै मैले हजारको नोट देखाएँ त्यसपछि नम्रता मुसुक्क हाँसी अनि स्टेज पछाडितिर गई केही क्षणमै नम्रता ह्याम भएकोतिर आएको देखेँ उनी हाँस्दै मेरो छेउमा आएर बसी नमस्ते सन्चै हुनुहुन्छ नम्रताले सोधी नमस्ते सन्चै छु अनि तिमीलाई कस्तो छ मैले पनि हाँस्दै उनलाई सोधेँ सन्चै त छु तर त्यही त हो नि हाम्रो काम बेलुका आयो रातिसम्म नाच्यो यस्तै छ नम्रताले जवाब दिए तिमी के लिन्छौ बियर रम मैले सोधेँ म त वाइन लिन्छु किनिदिनुहुन्छ उसले सोधी हुन्छ हुन्छ मगाउ न त मैले भने कृष्णलाई पनि परिचय गराइदिनु पऱ्यो भनेर यसो हेरेको त दुईजना किस गर्नमै व्यस्त एकछिन त छोडे यार के साह्रो हो ल यहाँ मेरो नयाँ साथीसँग परिचय गर मैले कृष्णलाई भने नमस्ते म नम्रता नम्रताले कृष्णतिर हेर्दै भने नमस्ते म कृष्ण मेरो साथीले पनि छोटो जवाब दियो ल ल रमाइलो गर भन्दै म नम्रतातिर फर्केँ अनि सोधेँ तिमी कहाँ बस्छौ को को छन् घरमा म त नयाँ बजार बस्छु हामी यहीँ काम गर्ने तिनजना साथीहरू मिलेर कोठा भाँडामा लिएका छौँ नम्रताले जवाब दिए नम्रताले मगाएको वाइन पनि आइपुग्यो र उनी पिउन थाले एउटा कुरा सोधौँ नर्स्याउ ल मैले पेल्ने मनस्थितिमा सोधेँ छ्या किन रिसाउने सोधे भइहाल्यो नि अलि रिसा यस्तो गरेर उसले भने आज बेलुका मसँग जाउँ त मेरो साथी कतारबाट आएको हामी गङ्गोबु गेस्ट हाउसमा बसेका छौँ आज उतै बसौँ भोलि बिहानै म तिमीलाई कोठामा पुऱ्याइदिन्छु नि हुन्छ मैले आँट गरेर सोधेँ ऊ एकछिन चुपचाप बसी अनि भने हुन त हुन्छ तर म एक्लै त नजाने ल ल कृपालाई पनि लगाउला नि त हामी दुईजना छौँ तिमीहरू पनि दुईजना नै हुन्छ नि त मैले सोधेँ एकपल्ट कृपालाई पनि सोध्नु नि त उसले भने कृपा आज तिमी र नम्रता हामीसँगै जाने ल गङ्गुबु आज उतै बस्ने अनि भोलि बिहानै फर्किने हुन्छ मैले सोधेँ नम्रता जाने भयो त जाने कृपाले सहज उत्तर दिए आज त दामी योनी पेल्न पाइने भयो मन ठानेर मन खुसीले फुरुङ्ग भयो यसो घरि हेरेको त दस बजिसकेको रहेछ अब जानुपर्छ हामी ल तिमीहरू पनि तयार हौ मैले नम्रता र कृपालाई भनेँ हुन्छ हुन्छ हामी लुगा चेन्ज गरेर म्यानेजरसँग कुरा गरेर आउँछौँ ल भन्दै दुवैजना काउन्टरतिर लागे यसो चारैतिर हेरेको त रश्मि एक्लै अँध्यारो मुख लाएर बसिरहेकी थिए मलाई माया लागेर आयो सुरुमा उसैसँग बसियो बिचमा छोडेर अर्कालाई लिएर बसेँ मेरो मनै मानेन मैले हातको इसाराले उसलाई बोलाएँ ऊ सरासर मोबाइलतिर आएँ किन बोलाउनु भएको दाइ नम्रता कस्तो लाग्यो मभन्दा राम्रै छ है त्यही भएर मलाई छेउमा नराख्नु भएको हो उनले पीडा भरिएको स्वरमा सोधि त्यसो होइन यार किन त्यसो सोचेको तिमी पनि त सधैँ राम्रै छौ नि पछि फेरि आउँदा तिमीसँगै बस्छु नि नरिसाउ ल मनले उसलाई सम्झाउन थाले छेउमा बसेर अँगालो हाली किस गर्न थाले ऊ पनि मलाई किस गर्न थाली उसको कानमा बिस्तारै भने आज नम्रता र कृपा हामीसँग जाँदैछ म तिमीलाई भोलि लान्छु ल प्लिज नरिसाउ ल साथी लाने हो भोलि कसम उनले सोधी कसम कसम भोलि तिमीलाई लान्छु तर म यहाँ आउँदिनँ बाटोमा भेटौँला अनि सँगै जाउँला ल तिम्रो नम्बर देऊ बरु म भोलि बेलुकातिर फोन गर्छु मैले विश्वास दिलाउँदै उसलाई भने ल टिप्नुहोस् अन्ठानब्बे जिरो मलाई भोलि छ बजेतिर फोन गर्नु म यहाँबाट बिदा लिन्छु अनि तपाईँले भनेको ठाउँमा जाउँला रुन्चे स्वरमा मलाई भने ल ल हुन्छ भोलि चाहिँ तिमी मेरो आउने है मैले भने यत्तिकैमा नम्रता र कृपया तयार भएर आई बिल तिरेर हामी सबैजना उठ्यौँ मैले रश्मिलाई फेरि एकपटक अँगालो हालेँ गालामा किस गरेँ भोलि हामी जाने ल भन्दै बाई गरेँ उनले न्याउ र अनुहारले मन नलागी नलागी हात हल्लाई हामी सरासर बाटोतिर लाग्यौँ कृष्णले कृपलाई अँगालो हालेर हिँडिरहेथ्यो नम्रता चाहिँ मेरो हातसम्म हिँडेर थिए एउटा ट्याक्सी रोक्यौँ अनि लाग्यौँ गङ्गोपुतिर पन्ध्र बिस मिनटपछि हामी गङ्गोपु गेस्ट हाउस पुग्यौँ सिधै कोठातिर लाग्यौँ मैले साथी दिपेन्द्रलाई बोलाएँ अर्को पनि एउटा रुम मिलाइदिउँ न भने उसले तिन सय चार खाली छ भन्यो र चाबी ल्याइदियो हामी चारैजना पहिलेकै कोठामा बस्यौँ र बियर मगाएर पिउन थाल्यौँ करिब एघार बजिसकेको थियो र म उठ्दै भने ल अब हामी चाहिँ आफ्नो कोठातिर लाग्यौँ तिमीहरू यहीँ सुत है नम्बर अँगालो हाल्दै हामी बाहिर निस्किन थाल्यौँ ल ल हुन्छ मलाई पनि निन्द्रा लाग्यो जस्तो भयो कृष्णले भन्यो के लागेको होला र निन्द्रा सँगै कृपा छ धेरै बेर चाहिँ नबस्नु नि मैले जिस्काउँदै भने र हामी बाहिर निस्क्यौँ तिन सय चार कोठाको चाबी खोलेर हामी छिर्यौँ र बत्ती बालेँ ट्युबलाइटको उज्यालोमा त नम्रता झनै राम्रो देखेकी थिएँ ढोका बन्द गरेर उनलाई च्याप्प अँगालो हालेर किस गर्न थाले उनी पनि आँखा थिम्म गरेर मलाई किस गर्न थाले हामी दुईको मुख मुख जोडिएको थियो कहिले म उसको जिब्रो चुस्थेँ कहिले ऊ मेरो जिब्रो चुस्थेँ बिस्तारै बिस्तारै कपडा बाहिरबाट उसको दुध मार्न थालेँ देब्रे हातले दुध मार्दै दाहिने हात बिस्तारै बिस्तारै उसको योनीतिर लगे टाइट जिन्स प्यान्ट लगाएकोले उसको योनी महसुस गरिरहेको थिएँ मेरो लिङ्ग पनि ठन्केर पेन्टी नै च्यातुला चाहिँ भइरहेको थियो बिस्तारै मैले उसको टी सर्ट खोलिदिएँ अनि ब्रा पनि खोलिदिएँ कडा कडा दुधको पोका आहा मुखै रसाएर आयो र उसको दुधको मुन्टा चुस्न थालेँ बिस्तारै बिस्तारै दुधको मुन्टो जिप्सले चलाउन थालेँ उसलाई पनि असहा भएछ आहा ओ कराउन थाली देब्रे दुध चुस्दा दाहिने दुध हातले मार्थे दाहिने दुध चुस्दा देब्रे दुध यसरी नै दस मिनट जति चुसिरहेँ मलाई पनि अब खपि नसक्नु भइसकेको थियो हतार हतार मेरो सबै लुगा खोले अनि नङ्गे भएँ उसको पनि पेन्ट खोल्न थालेँ टाइट भएकोले मैले खोल्नै सकिनँ आफै खोल न मैले भनेँ उनले आफ्नो पेन्ट सजिलै खोली फेरि अँगालो हाले र किस गर्न थाले दुवै हातहरू दुधको पोका मार्न व्यस्त थिए मैले उनको हात समातेर मेरो लिङ्गतिर पुऱ्याएँ उनले बिस्तारै बिस्तारै मेरो लिङ्ग खेलाउन थाले म चाहिँ बिस्तारै बिस्तारै पेन्टी बाहिरबाटै उनको योनि खेलाउन थालेँ पुक्क फुलेको योनी हातमा महसुस भइरहेको थियो केही बेर बाहिरबाटै खेलाएपछि उसको पेन्टी खोलिदिए आहा अहिलेसम्म पेलेको मध्ये सबैभन्दा राम्रो योनी यही नै जस्तो लाग्यो हल्का कहिलो कहिलो भुत्ला ट्याप्प टाँसिएको मुख छेउछेउबाट अलिअलि पानी चुइरहेको कस्तो राम्रो योनी बिस्तारै औँलाले उसको योनीको मुख फटाएर यसो हेरेको त ओफो सानो गुलाबी रङको टिसी टिसी वरिपरि भिजेको छेउछाउमा योनीको भुक्क फुलेको भाग योनी भनेको त यस्तो पो हुनुपर्छ जस्तो लाग्यो मैले बिस्तारै नमजालाई खाटमा सुताएँ उनको गालामा किस गरेँ बिस्तारै बिस्तारै तल तल किस गर्दै गएँ गालामा घाँटीमा छातीमा दुधमा भुँडीमा नाइटोमा तिग्रा कानमा खुट्टामा पैतालामा उनको शरीरदेखि पाउँसम्म किस गरे मेरो किसको असर देखिरहेको थियो उनी आ ओह गर्दै लामो लामो सास फेर्दै थिए बिस्तारै म माथितिर लागे र योनीको वरिपरि किस गर्न थाले यहाँ किस गर्दा चाहिँ उसलाई खपि नसक्नु भएछ क्यारे च्याप्प मेरो टाउको समाएर योनीतिर मेरो मुख लगे उनको योनीबाट एक प्रकारको बास्ना आइरहेको थियो बास्नाले मेरो पेलाइको प्यास नै बढाउन थालेको मैले महसुस गरेँ उसले मेरो कपाल झन् कसेर सुहाँ सुहाँ गर्दै लामो लामो सास फेर्न थालेँ मैले उसको दुवै खुट्टा फटाएँ योनीको मुख पनि खोल्यो बिस्तारै योनीमा मुख पुऱ्याएँ र गुलाबी रङको टिस्युलाई जिब्रोले खेलाउन थालेँ उसलाई साह्रै मजा आएछ आह आह गर्दै कराउन थालेँ जिब्रोले घरि टिसी घरि योनीको छेउ खेलाउन थालेँ केही क्षणपछि मेरो पुरै जिब्रो योनीभित्र छिराएर खेलाउन थालेँ यसो गर्दा उसलाई झन् असहाय भएछ मजा आयो प्लिज यसरी नै गरिराख्नु एकछिन आह म पनि लगातार उसको योनी चाट्न थालेँ योनीको पानी पिउन थालेँ पाँच मिनटपछि उठेँ र मेरो लिङ्ग लगेर उसको योनीको छेउमा राखेँ हातले लिङ्ग समाएर योनीको वरिपरि खेलाउन थालेँ अब छिटो गर्नु न प्लिज मलाई गाह्रो भइसक्यो प्लिज छिराउन न प्लिज प्लिज उनी कराउन थालेँ ल ल अब गर्छु भन्दा मेरो लिङ्ग योनीमा छिराउनु खोजेँ सायद मेरो लिङ्ग अलि मोटो भएकोले गर्दा होला या टाइट योनी भएकोले गर्दा हो सजिलै छिरेन मेरो पालो लिङ्गमा थुक दलेर फेरि छिराउने प्रयास गरेँ अहिले पनि आधा जति छिरियो आइया दुख्यो तपाईँको त कत्रो मोटो रहेछ बिस्तारै गर्नु है मलाई बोल्न थाल्यो नम्रता कराउन थाली ल ल बिस्तारै गर्छु भन्दै बिस्तारै बिस्तारै लिङ्ग छिराउन थालेँ उनी आइया आत्था कराउँदै थिइन् म चाहिँ बिस्तारै बिस्तारै छिराउन थालेँ अब चाहिँ पुरै लिङ्ग छिरिसकेको थियो र नम्रता पनि आइया आत्था भन्ने कराउन छोडिसकेकी थिए म उसको दुध चुस्दै बिस्तारै बिस्तारै हलिन थालेँ ऊ पनि मलाई च्याप्प समाउँदै तलबाट धकाल्न थालेँ मेरो बेलाको स्पिड बढ्दै गयो जति स्पिडले पेल्थेँ उनी पनि कराउन थाल्थे अझै अझै कसेर उनको हरेक आवाजले मलाई पेल्ने हौसला दिइरहेको थियो म बल गरी गरी पेल्न थालेँ केही क्षण पेलेपछि मैले उसलाई उठाएँ अनि गोप्टो पार्न लगाएँ अब यसरी गर्ने ल मैले भने हुन्छ तपाईँ त खप्पिस हुनुहुँदो रहेछ है मलाई आज जस्तो मजा कहिले आएको थिएन अहिलेसम्म पाँचजना जतिसँग सुतिसकेँ तर तपाईँको जस्तो माया गरेर कसैले पेलेको थिएन जो पनि कोठामा लाने लुगा खोल्ने अनि छिराइहाल्ने तपाईँ त कति माया गर्नुहुन्छ है मलाई त तपाईँसँगै बसु बसु लाग्यो आई लभ यु उनले मायालु स्वरमा भने आई लभ यु टु मैले पनि उत्तर फर्काएँ ऊ घुप्टो परिसकेकी थिएँ मैले बिस्तारै उसको योनिमा मेरो लिङ्ग छिराउन थालेँ आइया यसरी गर्दा दुख्ने रहेछ बिस्तारै गर्नु है उनले भने हुन्छ हुन्छ बिस्तारै गर्छु भन्दै उसको योनिमा लिङ्ग छिराएँ पुक्क फुलेको योनिमा घोप्टो पारेर पेल्नुको मजा नै बेग्ल्याउँदो रहेछ मैले बिस्तारै बिस्तारै पेलाको रफ्तार बढाउँदै गएँ उनी पनि मलाई साथ दिँदै गई दस मिनट जति पेलेपछि मेरो त झर्नु लाग्यो नम्रता भित्रै जानु कि बाहिर मैले सोधेँ यस्तो मजा आउने गरी पेल्नु भएको छ भित्रै झारिदिनु म आनन्द महसुस गर्न चाहन्छु बरु भोलि दबाई खान्छु प्लिज गर्नु न नम्रताले अनुरोध गर्न थालेँ मेरो पालो झन् बल गरेर कसरी कसरी पेल्न थालेँ दस पन्ध्रचोटि हल्लिएपछि मेरो माल झर्ला जस्तो भयो र एकचोटि कसेर धक्का दिएँ मेरो माल वात्तै निस्कियो मेरो बैतलाबाट जमिनै झरे जस्तो भयो म उसको ढाडमाथि ड्वाङ्ग ढले उनी घोप्टो परेर बसिरहे म उसको माथि लडिरहेँ थाकेर लोध भएको थिएँ हल्का चिसो मौसममा पनि पसिनै पसिना भएको थियो हामी दुबैको जिउ म पनि स्वासमा गर्दै थिएँ उनी पनि स्वासमा गर्दै थिए पाँच मिनट जति यत्तिकै बसेपछि म उसको छेउमा पल्टेँ उनी पनि उत्तानो परी मलाई अँगालोमा हाल्दै आई लभ यु आज म धेरै खुसी छु तपाईँसँग यसरी बस्न पाउँदा आज जस्तो रमाइलो मलाई कहिले भएको थिएन हुने भए त म सँगै तपाईँसँग यसरी नै बसिरहन्थेँ बरु मलाई केही चाहिन्न मसँग तपाईँ यसरी नै बस्नु नहुन्छ उनले मायालु स्वरमा भने सधैँभर त म भन्न सक्दिनँ तर तिमीलाई इच्छा लागेको बेला मलाई फोन गर्नु म आउँछु म तिमीसँगै बसौँला मौका मिल्यो भने नगरकोटतिर घुम्न पनि जाउँला नि दुई तिन दिन उतै बस्ने गरी हुन्छ मैले उसलाई किस गर्दै भनेँ हुन्छ छोटो उत्तर दि र मलाई फेरि अँगालोमा हालेर किस गर्न थालिए यसरी नै केही बेर पछि मलाई फेरि बेल्न मन लाग्यो उसलाई भने उसले कुनै नाइ नस्ति नगरी हुन्छ भने र फेरि उसलाई पेल्न थालेँ दोस्रो बेलामा आसन परिवर्तन गरी गरी पेल्न थालेँ उनी पनि आनन्द लिली पेल्नमा साथ दिइरहे बिहान पाँच बजेसम्म चारचोटि पेलिए थाकेर उठ्न नसक्ने र लिङ्गले पनि साथ दिन छोडेपछि हामी सुत्यौँ